नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपरान्ह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल उपचारका क्रममा अमेरिका रहनुभएका प्रधानमन्त्री सुशील कोइराला अर्को साता स्वदेश फर्कनुहुने भएको छ उपचारमा संलग्न चिकित्सकहरूसँग एक दुई दिनमा अन्तिम परामर्श गरेपछि फर्कने मिति तय हुने बताइएको छ संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्क स्थित नेपाली स्थायी नियोगका अनुसार चिकित्सकहरूले कोइरालालाई तीन महिनापछि पुनः परीक्षण गर्नुपर्ने सुझाव दिएका छन् कोइरालासँगै रहनुभएका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले कोइरालाको स्वास्थ्य अहिले सुधार हुँदै गएको बताउनु भएको छ उहाँको न्यूयोर्क स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा पाँच पटक रेडियोथेरापी गरिएको छ फोक्सोमा दाग देखिएपछि उहाँ गत असार दुई गते अमेरिका जानु भएको हो काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म मतदान हुन सकेको छैन बिहान आठ बजेपछि मतदान शुरू हुने बताइए पनि मतपत्र छपाईमा ढिलाइ भएकाले अबको केही बेरमा मतदान शुरू हुने एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभएको छ अहिले मतदातालाई परिचय पत्र वितरण लगायत अन्य प्राविधिक काम भइरहेको छ दुईवटा लाइनमा बसेर मतदान गर्ने व्यवस्था मिलाइएको छ अध्यक्षका दुई प्रत्याशी माधव कुमार नेपाल र केपी शर्मा ओलीले प्यानलै सहित उम्मेद्वारी दर्ता गराएपछि मतपत्रमै प्यानल छुट्याइएको छ यसैबीच अध्यक्षका प्रत्याशी दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दावी गर्नु भएको छ नेपाल समूहबाट उपाध्यक्षमा युवराज गेवाली भीम रावल अष्टलक्ष्मी साके लालबाबु पण्डित र राजेन्द्र पाण्डे उम्मेद्वार रहनु भएको छ त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे उप महासचिवमा घनश्याम भूषाल र सचिवमा युकेश भट्टराई गोकर्ण विष्ट भीमाचार्य परशुराम मेकी गुरूङ उम्मेद्वार रहनु भएको छ त्यस्तै गरी ओली समूहबाट उपाध्यक्षमा वामदेव गौतम विद्या भण्डारी किरण गुरूङ प्रदीप नेपाल र किरण गुरूङ उम्मेद्वार हुनुहुन्छ भने महासचिवमा ईश्वर पोखरेल उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल तथा सचिवमा प्रदीप गेवाली विष्णु रिमाल पृथ्वी सुब्बा गुरूङ केशवलाल श्रेष्ठ र रघुवीर महासेठ उम्मेद्वार रहनु भएको छ महाधिवेशनबाट एक सय उनासाठी केन्द्रीय एक सय उनासाठी सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ अनुशासन आयोगको अध्यक्ष पनि निर्वाचनबाटै छानिनेछ आयोगको अध्यक्षमा नेपाल पक्षबाट अमृत बोहरा र ओली पक्षबाट केशव बडालले उम्मेद्वारी दिनुभएको छ निर्वाचन समितिले यसअघि नै दुई प्रतिनिधि रहेको मतदाता नामावली सार्वजनिक गरेको छ विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइएको छ संयुक्त राष्ट्रसङ्घको आह्वान अनुसार हरेक वर्ष जुलाई एघारमा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धी संघ संस्थाको पहलमा विभिन्न कार्यक्रम भएका छन् यस वर्ष जनसङ्ख्या दिवसको नारा युवामा लगानी गरौं भन्ने राखिएको छ दिवसका अवसरमा शुभकामना दिनुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरूको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताउनु भएको छ उहाँहरूले हाम्रो जस्तो देशले युवाहरूमा लगानी गर्न सके देश विकासमा ठूलो टेवा पुग्ने बताउनु भएको छ यस्तै मन्त्रालयका सचिव डाक्टर प्रवीण मिश्र र सहसचिव टूप नारायण शर्माले पनि दिवसको अवसरमा शुभकामना दिनुहुँदै देश विकासमा युवा परिचालन युवा परिचालनका साथै उनीहरूमाथि राज्यले संवेदनशील भएर लगानी गर्न सके प्रतिफल पाउन सकिने बताउनु भएको छ विश्वमा दसदेखि चौबिस वर्षका युवा विश्वमा दसदेखि चौबिस वर्षलाई युवा मानेको छ यस अनुसार नेपालमा यो उमेरका करिब तेत्तीस प्रतिशत जनसङ्ख्या रहेको मन्त्रालयले जनाएको छ एकीकृत नेकपा माओवादीले संविधान निर्माणमा संघीयताको विषयलाई प्रमुख मुद्दा बनाउने भएको छ अध्यक्ष दाहाल निवास लाजिमपाटमा आज बिहान बसेको स्थायी कमिटिले यस्तो निर्णय गरेको हो दोस्रो संविधान सभाबाट नेपाली कंग्रेस र नेकपा एमाले प्रमुख शक्तिका रूपमा आएपछि एकीकृत नेकपा माओवादीले मधेसवादी दलहरू लगायत अन्य साना दलसँग कार्यगत एकता गर्ने कार्य शुरू गरेको छ बैठकमा कंग्रेस र एमाले संविधान निर्माणमा पेलिएर जाने संकेत गरेमा आफ्नो नेतृत्वको मोर्चालाई आन्दोलनमा उतार्ने सहमति भएको बताइएको छ संविधान सभामा नमिलेका मुख्य विषय संहिता र राज्यको पुनर्संरचनामा कड़ा भएर प्रस्तुत हुने लगायतका विषयमा पनि छलफल भएको बताइएको छ अमेरिकी राष्ट्रपति बराक ओबामाले इजरायल र प्यालेस्टाइन बीच गाजा क्षेत्रमा उत्पन्न तनाव अन्त्यका लागि दुवै पक्षलाई सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ प्यालेस्टाइनी संगठन हमासले इजरायलमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले गाजा क्षेत्रमा हवाई हमला जारी राखेको छ इजरायली सेनाको आक्रमणमा अस्सी जनाभन्दा बढ़ीको मृत्यु भइसकेको छ अमेरिकी राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्याहुनलाई फोन गरी संयम हुन समेत आग्रह गर्नु भएको छ तर नेत्याहुले प्यालेस्टाइनको हमास संगठन पछि नहटे गाजा क्षेत्रमा क्षेत्रमा आक्रमणलाई अझै तीव्र पार्ने चेतावनी दिएका छन् यसअघि संयुक्त राष्ट्रसंघका महासचिव बाङ्की मुनले इजरायल र बीच बढ्दो तनावबारे छलफल गर्न आपतकालीन बैठक बोलाएका थिए महासचिव मुनले दुई देशले घातक हतियारसहित आक्रमण गर्दा सर्वसाधारणहरू त्यसको चपेटामा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् र भारत र इङ्ल्याण्डबीच पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल आज नाटिङहममा हुँदैछ नाटिङहम स्टेडियममा हुने खेलमा घरेलु टोली इङ्ल्याण्डले हिजो दोस्रो दिनको खेलमा एक विकेटको क्षतिमा बनाएको त्रिचालिस रनको अवस्थाबाट आज पहिलो इनिङको दोस्रो दिनको खेललाई अगाडि बढाउनेछ इङ्ल्याण्डको पारीमा आज सम रोबन्सले बीस रनबाट तथा गोरे भ्यालेन्सले पन्ध्र रनबाट अगाडि बढाउनेछन् यसअघि चार विकेटको क्षतिमा बनाएको दुई सय उनासाठी रनको अवस्थाबाट हिजो दोस्रो दिनको खेललाई अगाडि बढाएको पाहुना टोलीले पहिलो इनिङको खेलमा चार सय सन्ताउन्न रन बनाएको छ भारतका लागि मुरली विजयले सर्वाधिक एक सय छयालिस तथा कप्तान महेन्द्र सिंह धोनीले छयासी रन बनाएका छन् इङ्ल्याण्डको भ्रमणमा रहँदा भारतले थप चार टेस्ट म्याच पाँच एक दिवसीय र एक टी ट्वेन्टी म्याच खेल्नेछ हस्त साथ साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भई नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ